मतिम्रो ब्रह्म पिताजी तपाईँ सकुशल जहाँ हुनुहुन्छ कृपया यी बालबच्चाको आँसु सम्झिनुहोस् तपाईँहरू श्रीमान श्रीमती बिच के कुरामा अन्डरस्ट्यान्डिङ भएको हो अथवा समझदारी के कुरामा नमिलेको हो त्यो हामीलाई थाहा छैन उहाँ तपाईँका श्रीमान तपाईँको कलेजमा भौतारिँदै हिँड्नु भएको छ मैले देखिरहेको छु सदरमुकाम तमगासको प्रहरी कार्यालयमा पटक पटक जानुहुन्छ कतै फेला नपरेपछि हामीलाई खोज्दै आउनु भएको हो कृपया तपाईँका बालबच्चाको रोदन देखेर सुनेर पनि तपाईँको मन छोरी सम्झेर आउनुहोला भनेर हामी आज यो कथा राखेका हौ श्रीमतीलाई के भन्न चाहनुहुन्छ दामोदरजी मैले यति नै भन्दैछु जो चिज मबाट अगर तिमीलाई त्यति गलत छ त भन्न त यो चार्ज यो जग्गामा गलत छ जस्तो मैले सुधार्छु यसै त मबाट केही पनि कुनै पनि चिजको गलत छैन किनभने मैले जुन तरिकाले मेरा बच्चाहरू राखेको थिएँ तरिकाले मलाई श्रीमती राखेको थिएँ हर कसैसँग सोद्धा बुद्ध पनि हुन्छ म आठ वर्ष इन्डिया राखेको हुँ पहिला ल्याएर मैले मम्मीको पास ल्याएर छोडेँ छोरी जन्मेपछि त्यसपछि फेरि म घर बस्न सक्दिनँ भन्ने कुरा भयो भन्दाखेरि ल ठिक छ मम्मीलाई मैले के भन्दिनँ बेटा तिमीलाई पनि किन भन्नु बस तिमी माइत जाने गानाले आऊ तिमीलाई मैले इन्डियामै म मेरो पासमै राख्छु मेरो साथमै राख्छु तिमी जस्तो रहन चाहन्छु तिमी त्यस्तै रह भनेर मैले इन्डियामा बोलाएर इन्डियामा राखेँ त्यसपछि छोरा जन्मियो छोरा जन्मेपछि पनि राम्रै हाम्रो राम्रै बिहा घर व्यवहार चलेको थियो केही थिएन कसले के ऊ भएको थिएन मेरो श्रीमती जस्तो म त आज पनि यो भन्छु कि ऊ जस्तो मैले मान्छे देखेको छैन कि आजको डेटमा कसैको श्रीमती त्यस्तो हुँदैन कसले मलाई यो खानुहोस् ला भनेन कसले मलाई यो लाउनुहोस् ला भनेन हुन त तँले जो देख्थ्यो जस्तो चाहन्थ्यो म उस्तो पुऱ्याइदिएको पनि थिएँ बलको साथा छैन नि पिपलु छुटाइदिने दुनिया सिपालु टुट्ने हो कि कलिलो माया साथ छैन किन हो घाङछाया सारङ्गीको तार यो जुनी भयो राजै मलाई साह्रै भार यो जुनी भयो राजै मलाई साह्रै भार के तपाईँहरूको माघी बिहा विवाह हो कि माघी विवाह नि हो कहिले कति वर्ष भयो अरे नौ वर्ष हुन्छ कहिले नराम्रो भएन कहिले नराम्रो भएन पछिल्लो चरण केही उहाँको व्यवहारमा केही फरक पाएको थियो अलिकन फरक आएको थियो अलिकन फरक आएको थियो त्यस्तो केही थिएन त्यसपछि पनि उसले आफै कम्प्रोमाइज गरेको थियो गल्ती मानेको थियो त्यो विषयमा के पनि छैन तपाईँको श्रीमतीलाई कुनै एउटा षड्यन्त्र गरिएर भगाइएको उहाँ चाहिँ तपाईँसँग बस्न नचाहेको साँदा साँधै पनि त्यस्तो भएको भन्ने पाउनुहुन्छ मसँग बस्न नचाहेको भन्ने मैले मान्दिनँ किनभने पारुला षड्यन्त्र र टोचरमा राखिएको मैले मान्छु हर तर्फबाट देख्दाखेरि त टोचरमै छ किनभने बा तिस दिन मेरो साडु बुटोलबाट इन्डियाबाट बुटोलको लागि गाडी लिएर भयो उसै दिन ऊ नेपालबाट गाह्रो इन्डियादेखि गायब छ जिस दिन मेरो साडुले बोर्डर पार गर्नुहुन्छ उसै दिन त्यसले मलाई फोन गर्छ होइन मेरो जेठी जेठसासूले के भन्दै हुनुहुन्छ नि अब इन्डियामा मलाई फोन गरेर एक दिन कि बहिनीको डेट अफ बर्थ बताउनुहोस् त म आज न जाँदैछु भरेसम्म के थाहा लाग्छ लाग्छ कि पनि भन्नु भएन कि लाग्छ त्यसै दिन साँझ मलाई मेरो श्रीमतीको फोन आउँछ किन मैले उहाँ पुलिस प्रशासन हर चिज म गरेर म बसेको थिएँ उहाँ यति नै हो कानुनदेखि बस्नको लागि थोडा थोडा उहाँले उयो चरालाई दाना हाल्ने हाल्नु भएको छ बाँकीहरू के पनि होइन त्यसको लाभ कहिले पनि म फोन गर्दा म भेट्न जाँदा म बिमारी छु भनेर सुतेको पनि मैले भेटाएँ राति दस बजे एघार बजे ऊ अस्ति पत्रकार साथीले फोन गर्नुभयो साढे एघार बजे म काममा छु भन्ने कुरा भयो म अहिले काममा बिजी छु बादमा कुरा गरौँला भन्ने कुरा भयो फेरि म बादमा गएर हेर्छु भन्दा काममा गएको तपाईँको श्रीमती अस्ति फोनमा रुनु भएको छैन साह्रै रोएको छ मेरो श्रीमती त्यो रेकर्ड छ त्यो रेकर्ड म पस्किन चाहन्छु हेलो हेलो साढे पाँच बजी बस्ती उठेको छोरी अहिले सुति छ रातभरि गएर नि हिँड्छ बाटो हिँड्छ लोटे छैन हिँड्छ लोटी थियो बाथरुममा बताउनु पनि राति आगो लायो पङ्खा पनि कुल्लरमा पनि राति आगो लायो पङ्खा पनि खराब छ केटाकेटी अब दिउँसो दिन्छ केटाकेटी अब कहाँ बस्छ अब सुत्न त सुता हो र राति కుల్లర్ ఆగలాగదు ఇవాళ లాక్కున్నా తన కుల్లర్ మా రాతి చోలే ಅದೆಲ್ಲ అవుతాదా పొద్దాన ఉన్న పెళ్ళి सामान मेरा सामानले केटाकेटी कोही पनि मेरो पछाडि गर्छन् के मेरा सामानले भाउ रुन्छ भनेर मेरा पछाडि रुन्छ म काममा गएको बेला या म बाहिर गएको घरै बस्छन् कहाँ बस्ने यो बस्छन् त के गर्नु उनीहरूको जिन्दगी उनीहरूले बिचरा गल्ती कसको थियो सघा कसले भोग्थ्यो सविकार उनीहरूलाई थाहा छ होइन तिमीले के गर्ने आउने हो कि होइन न ढाँटिनु भन्न त बाबु के नै यसो गरेर छौ जिन्दगीको अन्त गरेर राख्ने हो कि जिन्दगी तबा गरेर राख्ने हो कि जिन्दगी बनाउने हो कि सुधार्ने हो कि अब तिमी आउँदैनौ मैले भनेको छु तिमी खुरुक्क लाएर आउँदै त छोराछोरी यो हत्या नदेखाउ त बेटा बाबु प्लिज भनेको मान जो भयो भयो सबै कुरा भेटिने कोसिस गर तुरुन्त आऊ तिमी छोराछोरी यो हत्या नदेखाउँछ चलो चलो कुरा गर तिम्रोसँग बात गर हेलो हाय मामी Pô, aí, não é aí, né? mano. Ele é aí. Aí. Aí. Você pode ir ao Dudu Pinar Mude, bolo? Dudu Pinar Mude. Bolo? Ah! Que lugar é esse? Tá. É eu, tá? Pode ir de um momento? Tá é aqui, ó. Tá aqui, ó. É, tá. Vivi, tá aí.

tambah tambah tambah di sini apa lawan deh lawan deh oh ah. nak kantor guru उहाँको फोन रेकर्डबाट पनि श्रीमानप्रति र यी बालबच्चाप्रति माया नभएको असन्तुष्ट रहेको श्रीमानसँग भन्ने देखाउँदैन पक्कै पनि कसैको साजिसमा यसरी छुटाउने प्रयत्न गरिएको छ अथवा कतै केही गरिएको छ भन्ने लाग्छ कृपया सीताजी यी बालबच्चाका आँसु पुस्नका लागि पनि तपाईँ सम्पर्कमा आउन जरुरी छ अत्यन्तै भौतारिनु भएको छ तपाईँका श्रीमान कृपया छिटो भन्दा छिटो सम्पर्कमा आइदिनु हुन हामी व्यक्तिगत रूपमा पनि हामी आग्रह गर्दछौँ अन्तिममा श्रीमतीले के भन्न चाहनुहुन्छ श्रीमतीले यति नै भन्न चाहन्छु कि छिटो भन्दा छिटो आऊ हामी जो थियौँ जुन प्रकारले हामीले यस्तो माग बिहा थियो लेकिन हाम्रो लभ जस्तो भएर हामी बसेका थियौँ जुन तरिकाले तिमीले भन्थ्यौ ऊ मैले मान्थेँ मैले भन्दा बढी तिमीले मैले भनेको मान्थ्यौ जहाँ छौ जस्तो छौ तुरन्त आऊ तिमीलाई यहाँ आउन शरम लाग्छ यहाँ आफ्नो देश हो अब सासूको पासमा कुन आँखाले जाम कुन मुखले जाम भन्न शरम लाग्छ तिमी आऊ मसँग हुँ आऊ तुरुन्त तिमीलाई जसले टोचरो पारेछ जे पारेछ मैले तिमीले जे भन्छौ तिमीले गर्न भन्छौ गर्छु तिमीले गर्न भन्दैन मैले भन्दिनँ जे जसो कानुन रूपमा तिमीले आफै विचार गर कानुन पनि थाहा भन्दा तिमीले कहाँ यहाँ त गर्थ्यौ र भन्न मैले तिमी जान्छु ऊ बहुत सिधा केटी छ बहुत सिधा छ उसलाई त्यस्तै हो उसलाई त्यति मायाप्रति हुन्थेन भने दस एघार दिनपछि किन फोन गरेर उसले रुन्थ्यो होला तिमी तेरै भन्न किन सकिन भनिदिए पहाडमा तर समय दिन सकिन भरिदिए सुनाइदिनु मलाई छोराछोरीसित कुरा गराइदिनु भनेर किन भन्थ्यो बिहान पाँच बजे फोनमा बिहान पाँच बजे त फोनमा फोन गरिन्छ असार आठ गते बिहान साढे पाँच बजे फोनमा कुरा गरेको त्यहाँदेखि मेरो केही सम्पर्क भएन त्यो फोन चार दिनसम्म स्विच अफ रहन्छ रहन्छ त किन रहन्छ पक्कै पनि केही न केही साजिस अथवा षड्यन्त्र छ भन्ने देखाउँछ तपाईँप्रति उहाँले माया गर्नुहुँदो रहेछ भन्ने पनि तपाईँको फोनबाट थाहा हुन्छ कृपया सीताजी के समस्यामा कसैको कसको के टर्चरमा दबावमा पर्नु भएको छ कृपया हामीलाई पनि हाम्रो टेलिफोन मार्फत तपाईँ जानकारी गराउन सक्नुहुन्छ तपाईँलाई मेरो मोबाइल नम्बर अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिस टिपाउँदै तपाईँले आफ्नो भएका समस्याहरू तपाईँमाथि भएका केही दबाव छन् भने त्यस फोनमा जानकारी गराउनुहोला त्यसपछि मात्रै सम्पर्कमा आउन चाहे पनि तपाईँ सम्पर्कमा आउनुहोला भन्दै तपाईँहरूको यो केही समयको यो बिछोडको कथा पस्किँदै र आजको ओझेलका खबर पनि यही बिट मार्दै म कार्यक्रम सञ्चालक प्रेम सुनार बिदा चाहन्छु नमस्ते